चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाले We'll दुर्घटनामा घाइते भएका जीविस चितवनका सामाजिक विकास अधिकृत पाण्ड पौडेलको उपचारका क्रममा मृत्यु नेपाल टेलिकमद्वारा आजदेखि इन्टरनेट प्याकेजको महसुलमा कटौती दासढुङ्गाका साक्षी कुमार लामाको हत्या ए माओवादीले गराएको एमाले नेता नेपालको आरोप हत्याको जवाफ अब माओवादीले दिनुपर्ने भनाई उच्च स्तरीय राजनैतिक समितिको बैठक आज पनि बस्दै संविधान निर्वाचन सम्बन्धी कानूनमा देखेको विवादका विषयमा छलफल हुने इरानमा आउँदो जुन चौधमा हुने राष्ट्रपति निर्वाचनमा महिलाले उम्मेद्वारी दिन नपाउने सिरियामा रासायनिक हतियार प्रयोग गरेको बारे प्रमाण फेला परेको भन्दै सिरिया विरुद्ध जुनसुकै कदमका लागि पनि बाटो खोलेको ओबामाको भनाई र आइपिएलमा आज हैदराबाद र राजस्थान भिड्ने स्पेनिस कोपा डेल्ली कप फुटबलको उपाधिका लागि आज रियल मड्रिड र एथलेटिकको मड्रिड भिन्ने नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ म ध्रुवराज खनाल अब समाचार विस्तारमा मोटरसाइकल दुर्घटना परि गम्भीर घाइते भएका जिल्ला विकास समिति चितवनका सामाजिक विकास अधिकृत कृष्ण जयन्ती पौडेलको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको छ गत वैशाख एक्काइस गते राति भरतपुर नगरपालिका नम्बर दस चितवन मेडिकल कलेज अगाडि राजमार्गमा मोटरसाइकल दुर्घटनामा परि पौडेल गम्भीर घाइते हुनुभएको थियो डानगढको लाइचोकबाट भरतपुर चौबिसकोटीतर्फ आउँदै गरेको ना बीच सात पाँच आठ शून्य नम्बरको मोटरसाइकल चितवन मेडिकल कलेज अगाडि पैदल यात्रीलाई जोगाउने क्रममा पौडेल दुर्घटनामा पर्नु भएको थियो उता दुर्घटनामा मृत्यु भएको भन्दै आज बिहानबाट वृद्ध भएको पृथ्वी राजमार्ग दिउँसोबाट खुलेको छ आज बिहान पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा एक प सात नौ शून्य नम्बरको बसले ठक्कर दिँदा तनहु जामुने तीन नयाँ बस्तीका तीन वर्षीय बालक सुरज राणाभाटको मृत्यु भएपछि स्थानीय बासिन्दाले सडक अवरुद्ध पारेका थिए बस र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरीकारले तनौले जनाएको छ मृतकका आफन्त र बस व्यवसाय बीच वार्ता भएपछि स्थानीयवासीले सडक अवरुद्ध गर्ने सहमतिसहित सडक खुलेको हो यता नवलप्रासीको कावासोतीमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ पूर्व पश्चिम राजमार्गको कावासोती खण्डमा लु एक बाहन्न सुना सुना नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ मृतकको नाम ठेगाना खुल्न सकेको छैन यसैबीच बर्दियाको कण्ठपुरमा ट्र्याक्टरको ठक्करबाट जनाको मृत्यु भएको छ नेपालगञ्जबाट गुलरियातर्फ जाँदै गरेको अनटेस्ट ट्र्याक्टरले मैना पखरछका पैँतालिस वर्षीय बतासिया थारूलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो संविधान सभा निर्वाचन सम्बन्धी कानुनमा देखिएको विवादका विषयमा छलफल गर्न उच्च स्तरीय राजनैतिक समितिको बैठक आज पनि बस्दैछ अहिले केही बेरपछि सेना समाधान समन्वय समितिको कार्यालय नयाँ बानेश्वरमा बस्ने बैठकमा निर्वाचन कानुन संशोधन एक प्रतिशतको थ्रेस होल्ड संविधान सभाको मिति घोषणा लगायतका विषयमा छलफल हुनेछ निर्वाचन आयोगमा दल दर्ता गर्दा ल्याउनुपर्ने हस्ताक्षर संविधान सभा सदस्य सङ्ख्या लगायतका विषयमा पनि दलहरूबीच मतभेद सही विषयमा छिट्टै टुङ्गो लगाएर चुनावको मिति तोक्न सरकारलाई सिफारिस गर्ने विषयमा आजको बैठकमा छलफल हुने एमाले नेता भीम रावलले जानकारी दिनुभयो नेकपा एमालेका अध्यक्ष जलनाथ खनालले आगामी निर्वाचनमा एमाले देशको पहिलो शक्तिका रूपमा स्थापित हुने दावी गर्नुभएको छ उहाँले पहिलो संविधान सभाको निर्वाचनमा ए माओवादी पहिलो पार्टी बन्नु देशका लागि दुर्भाग्य भएको बताउनुभयो बिसौँ मदन आश्रित स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय मदनगर बल्कमा आयोजित कार्यक्रममा उहाँले एमाले आगामी निर्वाचनमा पहिलो शक्तिका रूपमा स्थापित हुँदै संविधान निर्माण लगायतका कार्यलाई निष्कर्षमा पुर्याउने दावी गर्नुभयो नेपाली कम्युनिष्ट आन्दोलनमा मदन भण्डारी र जिब्र पृथ्वीराज आश्रितले महत्वपूर्ण योगदान पुर्याएको चर्चा गर्दै उहाँले नेताद्वयको सिद्धान्तमा आधारित भएर नेपाल वर्तमान अवस्थासम्म आइपुगेको उल्लेख गर्नुभयो जनताको बौद्धले जनवादको कार्यदिशालाई अन्तिम निष्कर्षमा पुर्याउनु पर्नेमा पनि उहाँले जोड दिनुभयो नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले मदन भण्डारी र जीवराज आश्रित दुर्घटनामा परेको जीवका चालक अमर लामाको हत्या एकीकृत नेकपा माओवादीले गराएको आरोप लगाउनु भएको छ नेकपा एमाले चितवनले दुर्घटनास्थल दासढुङ्गामा आयोजना गरेको स्मृति सभामा नेपालले घटनाको एउटै मात्र जिउँदो साक्षी अमर लामाको हत्या किन भयो भन्ने जवाफ अब एकीकृत नेकपा माओवादीले दिनुपर्ने बताउनुभयो अमर लामा जीवितै हुँदा रहस्य खुन्ने भएकाले हत्या गरेको दावी गर्दै घटनालाई लुकाउन लामाको हत्या गरेको दावी गर्नुभयो सरकार आफ्नै पार्टी र जनस्तरमा घटना अनुसन्धानका लागि आयोग बने पनि दोषी पत्ता लाग्न नसक्नु दुःखद भएको नेता नेपालको भनाइ थियो तर कुनै न कुनै दिन दोषी पत्ता लगाएर कारवाही गरेर छाड्ने नेता नेपालले दावी गर्नुभयो नेकपा एमालेका तात्कालीन महासचिव मदन कुमार भण्डारी र जीव सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको आज बिस वर्ष पुग्यो दुई हजार पचास साल जेठ तिन गते पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला सङ्घको भेलामा आउँदै गर्दा भण्डारी र आश्रित चढेको जीव दुर्घटनामा परेको थियो रहस्यमय मान्ने दुर्घटनाबारे अहिलेसम्म भएका छानबिनले कुनै तथ्य निकाल्न भने सकिराखेको छैन दुर्घटनाका साक्षी एवं जीव चालक अमर लामाको समेत हत्या भएपछि दुर्घटना अझै रहस्य रहस्य बन्न पुगेको छ एक रिपोर्ट मदन भण्डारीको जन्म बुबा देवीप्रसाद भण्डारी र आमा चन्द्रकला भण्डारीको कोखबाट माइला छोराका रूपमा दुई हजार नौ साल असार नौ गति भएको थियो ताप्लेजुङमा सामान्य कृषक परिवारमा जन्मनुभएका भण्डारीलाई नेपाली राजनीतिमा एक विलक्षण प्रतिभाको रूपमा लिइन्छ दुई सालको जनआन्दोलनमा वाम मोर्चाबाट उहाँ सक्रिय रहनु भएको हो उहाँ दुई सालमा माले र मार्क्सवादी बीचको एकीकरणपछि जन्म भएको एमालेका महासचिवका हैसियतले सार्वजनिक हुनुभयो भएको थियो कम्युनिस्टहरू नागरिकबाट चुनिएर सत्तामा पुग्नुपर्छ भन्ने मान्यताका पक्षपाती भण्डारीले जनताको बहुदलीय जनवादको विकास गर्नु भएको थियो उहाँले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको नीतिलाई मार्ग निर्देशक सिद्धान्तलाई पछिल्ला दिनहरूमा एमाले मदन भण्डारीले प्रतिपादन गरेको जबजलाई एमाले बिर्सेको आलोचना समेत भइरहेका छन् मदन भण्डारीकै जबजको सिद्धान्त अनुसार देश अहिले यो अवस्थामा आएको छ नै तर भण्डारीसँगै दुर्घटनामा मृत्यु भएका संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु अझै रहस्यमय छ दुई हजार पचास साल जेठ तीन गते पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउँदै गर्दा भण्डारी र आश्रित चढेको पजेरो जीव दुर्घटनामा परेको थियो जीवका चालक अम्बर लामा जीवित रहे भने नेता द्वैको निधन भएको थियो रहस्यमय मानिने दुर्घटनाबारे अहिलेसम्म भएका छानबिनले कुनै तथ्य निकाल्न सकेका छैन दुर्घटनाका साक्षी एवं जीव चालक अम्बर लामाको समेत हत्या भएपछि दुर्घटना अझै रहस्य रहस्यमय बन्न पुगेको छ त्यस्तो भएको हुनाले यो सजिलो लाग्ने विषय पनि निर्दर्शन गर्न सक्ने गरेको अब बनेको पनि छैन तर पनि त्यो कुनै रहस्यघाट हुन सक्दछ हरेक लाग्छ तर हरेक कुराको प्राय हुन्छ कति पछि भन्ने दासढुङ्गा काण्डपछि नेकपा एमालेको एकल नेतृत्वमा दुई हजार एकाउन्न सालमा सरकार गठन भयो त्यसपछिका अधिकांश सरकारमा काण्डको रहस्य खुल्न सकिन स्वयं भण्डारी पत्नी विद्या भण्डारी पटक पटक मन्त्री बन्नुभयो घटना भएको बिस वर्ष भइसक्दा पनि यथार्थ कुरा बाहिर आउन सकेको छैन एमाले कार्यकर्ताले भने मदन मदन भण्डारीलाई कसरी सम्झन्छन् त मदन भण्डारीलाई यो देशका हरेक नागरिकले मैले मात्रै होइन हरेक नागरिकले यो देशको अभिभावक घटनाका प्रत्यक्षदर्शी चालक अमर लामाको पनि छ वर्षअघि काठमाडौँको किर्तिपुरमा गोलीहानी गरिएको हत्याले झनै घटना रहस्यमय बन्न पुग्यो मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवसको अवसरमा आज नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले दुर्घटनामा परेको जीवका चालक अमर लामाको हत्या एकीकृत नेकपा माओवादीले गराएको हुँदा घटना झनै रहस्य बनेको बताउनु भयो गर्ने ती व्यक्तिहरू अहिले एकीकृत नेकपा माओवादी भित्र रहेका छन् भन्ने सुन्न आएको छ त्यसो हुनाले यसको पछाडि कारण त्यो धेरै पनि माओवादीले यसको जवाब दिनुपर्छ उनीहरूले अमर लामाको हत्या सुनेर गरे एउटै जिउँदो हत्या किन बेला बेलामा घटनाको छानबिन गरी दोषीलाई कारवाहीको माग उठ्ने नगरेका होइनन् तर भाषणमा मात्र यस्ता कुरा रहने गरेका छन् बाँकी समाचार कङ्ग्रेस वरिष्ठ नेता शेरबहादुर देवालले दोस्रो संविधान सभाको निर्वाचनमा थ्रेस होल्ड राख्नु नहुने बताउनु भएको छ नेपाल प्रेस युनियन डडेलधुराले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देवालले संविधान सभाको निर्वाचनमा एक प्रतिशत पनि थ्रेस होल्ड राख्नु नहुने बताउनुभयो देवालले लोकमान प्रकरणमा अनावश्यक टिप्पणी भइरहेको बताउनुभयो दलहरूको सहमतिमा लोकमानको नियुक्ति भएको हो उहाँले भन्नुभयो लोकमान नियुक्तिको जिम्मेवारीबाट दलहरू पछि हट्नु हुँदैन संविधान सभा निर्वाचनको मिति निर्वाचन हुनुभन्दा करिब साठी दिन पहिले मात्र तोकिनुपर्ने उहाँले बताउनुभयो संविधान सभाको निर्वाचनै सङ्कट समाधानको एक उपयुक्त विकल्प भएको नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताउनु भएको छ राप्रपा र राजपाको एकता महाधिवेशनमा सम्बोधन गर्दै उपसभापति पौडेलले दशकौँदेखिको राजनीतिक सङ्कट समाधान गर्न संविधान सभाको चुनाव गर्नुपर्ने बताउनुभयो केही शक्तिहरू निर्वाचन बेथोल्ने षड्यन्त्रमा लागेको भन्दै पौडेलले त्यस्ता शक्तिहरूलाई परास्त गरी देशमा राजनैतिक स्थिरता कायम राख्नुपर्ने बताउनुभयो एक पार्टीले अर्को पार्टीलाई स्वीकार गर्न नसक्नु नै नेपालका राजनैतिक दलहरूको कमजोरी भएको पौडेलको भनाइ छ एक अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा दलहरूबीच असहमति झन बढ्दै गएको भन्दै उहाँले सहमतिको बिन्दु पहिल्याएर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य शेखर कोइरलाले एकीकृत माओवादीले विभिन्न निकायमा एकपछि अर्को हस्तक्षेप गर्दै गएकाले यस विरुद्ध आगामी निर्वाचनमा लोकतन्त्रका पक्षधरहरू एक हुनुपर्ने बताउनु भएको छ सेन्टर फर सोसल डेमोक्रेसीले आज राजधानीमा आयोजना गरेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन र न्यायविसङ्घका बारेमा रचना गरेको गीत विमोचन कार्यक्रममा नेता कोइरलाले युवा जगत र विद्यार्थीले लोकतन्त्रलाई सुदृढ बनाउन यसका पक्षमा निर्वाचनको लहर ल्याउनुपर्ने बताउनुभयो कार्यक्रम सभामा नेभी संघका अध्यक्ष रञ्जित कर्णले सबै निर्वाचनमा विद्यार्थीले उदण्डता र सस्तो लोकप्रियताभन्दा बौद्धिक र लोकतन्त्रको पक्षपातीको रूपमा आफूलाई बताउनु भयो सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान सभा निर्वाचनको सुनिश्चितता लगायतका माग राख्दै देशका विभिन्न ठाउँमा आमरण अनसनमा बसेका आफ्ना कार्यकर्ताहरूको माग तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भएको छ जिल्ला प्रशासन कार्यालय चितवन अगाडि आमरण अनसनमा बसेका कार्यकर्तालाई भेट्न चितवन आइपुग्नुभएका महतोले अनसनमा बसेकाहरूको स्वास्थ्य बिग्रनु भनेको राज्यको स्वास्थ्य बिग्रनु भएकाले अवस्था दुःख धुन नदिन सरकारको ध्यान आकर्षण गराउनुभयो उहाँले पोखरामा आमरण अनसनमा बसेका आफ्ना कार्यकर्तामाथि रातको समयमा निर्वाचनमा भएको धरपकडप्रति गम्भीर ध्यान आकर्षण भएको बताउनुभयो निर्वाचन मिति घोषणा गरेर चुनाव हुने वातावरण तयार गर्न सरकार प्रतिबद्ध हुनुपर्ने उहाँको भनाइ छ चुनाव नजिकिँदै गर्दा मध्यसवादी दलहरूले मोर्चाबन्दीको कुरा गर्नुमा स्वार्थ लुकेको जिकिर गर्नुभयो सिद्धान्तका लागि नभई मन्त्री बन्न पार्टी फुटाउने अनि जनताबाट संसदको सिट जित्न मोर्चाबन्दी गर्ने कुरा आफ्नो पार्टीले स्वीकार नगर्ने उहाँको भनाइ छ एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुन अनन्तले भातृ सङ्गठन वाइसेललाई पुनः सक्रिय बनाउने बताउनु भएको छ वाइसेल नेवा राज्य समितिले काठमाडौँमा आज आयोजना गरेको मोटरसाइकल र्यालीको उद्घाटन गर्दै पुनले वाइसेललाई सक्रिय पारिने बताउनुभयो विगतमा शान्ति प्रक्रिया र संविधान लेखनमा बाधा नपुगोस् भन्नका लागि वाइसेल निष्क्रिय पारेकाले बदलिएको परिस्थितिमा वाइसेललाई सक्रिय बनाउन जरुरी रहेको उहाँले बताउनुभयो सरकारले समयमा पाठ्यपुस्तक नपुर्याए सम्बद्ध अधिकारीहरूलाई कारवाही गर्ने चेतावनी दिएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव कृष्णहरि बास्कुटाले जनक शिक्षा साझा प्रकाशन लगायतका सम्बद्ध अधिकारीहरूलाई बोलाएर पाठ्यपुस्तकको बिक्री वितरणमा तीव्रता दिन निर्देशन दिनुभएको छ उहाँले नपुग भएको अठार लाख थान पुस्तक पन्ध्र दिनभित्र मुद्रण गरिसक्ने निर्देशन दिनुभयो दुई करोड चालिस लाख थान किताब छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले एक करोड छ्यानब्बे लाख चौवालिस हजार चार सय तेइस छापेको छ एक करोड छब्बिस लाख थान पाठ्य पुस्तक मुद्रण गर्ने जिम्मा निजी क्षेत्रले पाएको छ मन्त्री परिषद कार्यालयका सचिव बास्कोटाले साझा प्रकाशनका केन्द्र छवटा क्षेत्रीय कार्यालय र उन्नाइसवटा जिल्ला स्तरीय कार्यालयले सेट नपुगेका पाठ्य पुस्तकहरू पिसमा पनि तुरन्त बिक्री थाल्न निर्देश गर्नुभएको छ उहाँले साझाका दुई हजार एजेन्ट र पाँच हजार स्थानीय एजेन्टद्वारा पाठ्य पुस्तक शीघ्र पुर्याउने गरी परिचालन गर्न र अटेरी गर्ने एवं गैर जिम्मेवारीपूर्वक काम गर्ने एजेन्टको इजाजत तुरन्त खारेज गरी कालो सूचीमा राख्न समेत निर्देश गर्नुभएको मन्त्री परिषद कार्यालयले जनाएको छ नेपालका लागि बेलायतका मिसन उपप्रमुख गाय ह्यारिसले तेस्रो तथा समलिङ्गीका समस्या समाधान गर्न सुझाव दिनुभएको छ उहाँले तेस्रो तथा समलिङ्गीहरूलाई नेपाल सरकारले अन्य नागरिक सरह व्यवहार गर्न नसकेको भन्दै चिन्ता समेत प्रकट गर्नुभयो विश्व समलैङ्गिक घृणा विरुद्धको दिवसका अवसरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महासङ्घले आज राजधानीमा गरेको कार्यक्रममा उहाँले तेस्रो तथा समलिङ्गीहरू शोषित भइरहेको बताउनुभयो सो अवसरमा महासङ्घका अध्यक्ष मनिषा ढकालले नेपालमा तेस्रो तथा समलिङ्गीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन हुन नसकेको बताउनुभयो नेपाल टेलिकमले आजदेखि इन्टरनेट प्याकेजहरूको महसुलमा कटौती गरेको छ विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर टेलिकमले महसुलमा कटौती गरेको हो सर्वसाधारणको पहुँचसम्म इन्टरनेट सेवा पुर्याउन महसुलमा कटौती गरेको टेलिकमले जनाएको छ इन्टरनेट प्रदायक संस्थाहरूको बीचमा प्रतिस्पर्धा बढ्दै जान थालेपछि उपभोक्ताहरूबीच आफ्नो उपस्थिति बलियो बनाउन नेपाल टेलिकमले महसुलमा कटौती गरेको हो टेलिकमले dial up dial ISD and dial up night surfing ADSL र WiMAX internet lease connectivity three G यी भिडियो लगायतका प्याकेजहरूमा शुल्क घटाएको छ सुनको भाउ तोलामा दुई सय पचास रुपियाँ घटेको छ बेबार तोलाको पचास हजार रुपियाँ रहेको सुनको भाउ आज पचास हजार सात सय पचास रुपियाँ कायम भएको छ अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले स्थानीय बजारमा पनि प्रभाव परेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ अन्तर्राष्ट्रिय बजारमा बिहिबारभन्दा आज प्रत्यंश बाह्र डलरले भाउ घटेको छ हप बाह्र डलरले भाउ घटेको छ हप्ताभरिमा भने सुन एक्काइस सय पचास रुपियाँले घटेको छ हप्ताको पहिलो दिन आइतबार एकाउन्न हजार नौ सय रुपियाँ रहेको सुन भाव ओह्रालो लाग्दै आज अन्तिम दिन पचास हजार सात सय पचास रुपियाँमा झरेको छ यस्तै चाँदीको भाव पनि यो हप्ता पैँतालिस रुपियाँले घटेको छ हप्ताको पहिलो दिन तोलाको नौ सय रुपियाँ रहेको चाँदीको भाउ आज अन्तिम दिन आठ सय पचपन्न रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ नेकपा माओवादीका सचिव नेत्र विक्रमचन्द विप्लवले अहिलेको अवस्थामा संविधान बनाउन निर्वाचन आवश्यक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 संविधानले नै महिलालाई राष्ट्रपतिको उम्मेद्वार हुन रोक लगाएको तर्क गर्दै कुनै पनि महिला चुनावमा सहभागी हुन नपाउने बताउनु भएको हो राष्ट्रपति निर्वाचनका लागि तीसजना महिलाले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए अर्ध सरकारी समाचार संस्था मेहर न्युजका अनुसार याजदीले कानुनले महिलालाई राष्ट्रपतिको उम्मेद्वारमा स्वीकार नगर्ने र मतपत्रमा महिलाको नाम उल्लेख गर्ने अनुमति नभएको बताउनु भएको छ उता अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामा रासायनिक हतियार प्रयोग गरिएको बारे प्रमाण फेला परेको भन्दै सूर्यवृद्ध विरुद्ध जुनसुकी कदमका लागि पनि बाटो खुलेको बताउनु भएको छ यद्यपि खासमा के भएको भन्ने बारे थप जानकारी आवश्यक पर्ने उहाँको भनाइ छ सिरिया सरकारले रासायनिक हतियार प्रयोग गरेको प्रमाण फेला पारिसकेको भए पनि यसअघि नै सैनिक कारवाही गरिसकिने ओबामाले बताउनुभयो व्हाइट हाउसमा टर्कीका राष्ट्रपतिसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा ओबामाले अमेरिकाले अनेक विकल्पमाथि विचार गरिरहेको र कुनै पनि कदम उठाउन सक्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् Thank you. खेल समाचार इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुँदैछ तेस्रो स्थानमा रहेको राजस्थान र पाँचौँ स्थानमा रहेको हैदराबाद बेसको खेल बेलुका सभा आठ बजेपछि सुरु हुनेछ सेमी फाइनल प्रवेशका लागि हैदराबादले आज र बाँकीहरूको खेल जित्नुपर्ने दबाव छ भने उसले बेङ्गलोरको खेल पनि कुर्नुपर्ने हुनेछ राजस्थान भने सेमिफाइनलमा प्रवेश गरिसकेको छ यसअघि गराती सम्पन्न भएको खेलमा किङ्स इलेभेन पन्जाबले दिल्ली डेड डेभिल्सलाई सात रनले पराजित गरेको छ जितपछि पन्ध्र खेल स्थानबाट चौध अङ्क जोडेको पन्जाबले प्लेअफमा स्थान बनाउने सम्भावना कायम राखेको छ उता स्पेनिस कोपा डेल्ले कप फुटबलको उपाधिका लागि आज रियल मड्रिड र एथलेटिकको मड्रिड भिड्दैछन् खेल मध्यरातमा हुनेछ मड्रिड डर्बी भिडन्त निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ यो सिजन लालिगाको उपाधि बार्सिलोनालाई सुम्पिएको रियल मड्रिड कोपा डेल्लेको उन्नाइसौँ उपाधि जित्ने प्रयासमा हुनेछ उसले पछिल्लो पटक दुई हजार एघारमा उपाधि जितेको थियो अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक जीवी सचेत वनका सामाजिक विकास अधिकृत पौडेलको उपचारका क्रममा मृत्यु नेपाल टेलिकमद्वारा आजदेखि इन्टरनेट प्याकेजको महसुलमा कटौती दासढुङ्गाका साक्षी कुमार लामाको हत्या ए माओवादीले गराएको एमाले नेता नेपालको आरोप हत्याको जवाफ अब माओवादीले दिनुपर्ने भनाई उच्च स्तरीय राजनैतिक समितिको बैठक आज पनि बस्दै संविधानसभा निर्वाचन सम्बन्धी कानुनमा देखिएको विवादका विषयमा छलफल हुने इरानमा आउँदो जुन चौधमा हुने राष्ट्रपति निर्वाचनमा महिलाले उम्मेद्वार दिन नपाउने सिरियामा रासायनिक हतियार प्रयोग गरेको बारे प्रमाण फेला परेको भन्दै सिरिया विरुद्ध जुनसुकै कदमका लागि पनि बाटो खुलेको ओबामाको भनाई र आइपिएलमा आज हैदराबाद र राजस्थान भिन्ने स्पेनिस कोपा डेलले कप फुटबलको लागि रियल मडिड र एथलेटिक मडिड राति भिड्ने अवस्त सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो ध्रुवराज विदा भई नमस्कार इस अर्पण बुलेटिनको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W